नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिराखेको छ राज र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोडो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगासमा र हामीले दुईवटा टेलिफोन नम्बर पनि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको र हामी कार्यक्रममा आजको यो बसायौँ भने लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा लोकदोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ यदि तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ र आफ्ना आफन्त मित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रममा हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी कहिले नेपाली फिल्मका गीतहरू बजाउँछौँ भने कहिले आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ भने आजको यो शनिबारे बसाइमा भने लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो मिठो लोकदोरी भाका सुन्छौ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौ मैले मैले नक्कल पारेको के भयो माया तिमीले आँखै नलाए निकै नै रमाइलो गीत थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासमा र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा र हामी कार्यक्रममा कहिले नयाँ नयाँ भाकाहरू बजाउँछौ कहिले पुराना भाका बजाउँछौ कहिले नेपाली फिल्मका गीतहरू बजाउँछौ भने आज कार्यक्रममा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो जगेराबाट ताराजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले बसी बस भन्नु पर्यो अनि खाजा खानुभयो कि नै हाम्रो भएको छैन ताराजी कार्यक्रम सकेपछि हुन्छ अनि आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ मैले हजुर हजुरको लागि विशेष गरी धन्यवाद अनि फुलदानी दादाको लागि अनि मेरो मम्मीको लागि अनि बहिनी सुनिरहेको छ त्यो एलएसी छैन म फोन गर्नु पाउन भनेर चिन्ता लागिरहेको थियो हो अनि हाम्रो एउटा कौसी छ अनि जो जसले रेडियो अर्पण सुन्छ उसको लागि तारा चिन भन्ने नचिन्ने नचिन्नेलाई अनि रेडियो अर्पण सुन्नेलाई चाहिँ विशेष गरी हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो पनि छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला जगेराबाट तारा आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँग इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकैको नाम रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसाय कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शान्तिजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले शान्तिजी खोराकबाट शान्ति लामा आउनुभएको थियो कुराकानी गर्ने प्रयत्न गरिराखेको थिएँ तर पनि बिचैमा फोन सम्पर्क विच्छेद भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घर पुर्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँ आफ्नो घर पुर्याएदेखि टाढा गएर बस्नु भएको छ सम्झना मन लागेको छ भने पनि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ताराजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले बसी बस भन्नु पर्यो ताराजी अलिकति तपाईँको आवाज सानो आइरहेको छ टेलिफोन सम्पर्कमा अनि खाजा भयो कि नै हुन्छ ताराजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हजुर हुन्छ दादाजी कार्यक्रममा अनुभव खुसी लाग्यो भने छुटिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने प्रयत्न गरिराखेको छु कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शान्तिजी के छ तपाईँको नयाँ नौलो खबर बसी बस भन्नु पर्यो अनि खाजा भयो कि नै किन त आज यति ढिला एकछिन पछि हुन्छ है हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत तपाईँका कसलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवाद हजुर अनि मेरो घर परिवारलाई अनि अनि हुन्छ शान्तिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला कोराकबाट शान्ति लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ अब नि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ धेरै आए आफै राजी भएन मन परेको तिमी सानो तिम्रो आस्था छैन मेरो मनमा बस्न लाग मेरो मनमा बस्न लाग भावनाको छ तिमी आए सगा छ अरूलाई त राम राम प्रवेश निषेध प्रस्ताव राख्न धेरै आए आफै राजी भएन मन परेको तिमी सानो तिम्रो छैन मेरो मनमा बस्नलाई मेरो मनमा बस्नलाई भावनाको पेट छ तिमी आयो सदछ अरूलाई त राम राम परवेश निषेध छ मेरो मनमा बस्नलाई भावनाको पेट छ तिमी आयो सदछ अरूलाई त राम राम परवेश निषेध छ सात थप्लो पांच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep freeze washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक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 किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य दुई सय एकहत्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre Siddhartha रेफ्रिजरेसनमा CG air condition CG air condition खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep freeze सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक सौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी मेरो त आइल्समा सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन वटा किताब निकालिसक्नुभएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सिक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonemes class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at the Next Education Consultancy. The Next Education Consultancy Private Limited, Lions Soap Narayangarh, phone 056 571 091 571 091. मनोरञ्जनका लागि सुन्नु हजुर छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुलो पाँच मेकहज इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि टेलिफोन सम्पर्कमा आफै मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र राज्यले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँ कविता कहाँबाट भन्नुभयो चैनपुरबाट कविता कविताजी के कसरी बिताइरहनु भएको छ दिनहरू हजुर कविताजी हाम्रो पनि त्यस्तै हो तपाईँको फोन लिने सम्झना लिने सन्देश लिने आज कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ म मेरो दिदीहरूलाई सम्झन चाहन्छु अनि अनिता दिदी मेरो मम बाबा मेरो भाइ काठमाडौँ हुनुभएको एउटा सविता दिदीलाई सम्झन चाहन्छु त्यति हुन्छ कविताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला चैनपुरबाट कविता आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घरपेर लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा राज्यले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट के भन्नुभयो कोराकबाट निरा तामाङ हिरा हिराजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले बसी बस है अनि खानु खानुभयो कि नि हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ कार्यक्रममा हुनुहुन्छ सम्झना सन्देश राख्न सक्नुहुनेछ भनेको मैले धन्यवाद हजुर हुन्छ हेराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट हिरा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ भने कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भोलि फेरि कार्यक्रम अर्पण समर्पणको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यति जतिसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो जगेराबाट तारा कुराकबाट शान्ति लामा भण्डाराबाट तारा चैनपुरबाट कविता अन्तिममा फोन गर्ने साथी कुराकबाट हिरा तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिसम्म मेरो आवाजलाई रेडियो श्रेत र श्रोता माझ पुऱ्याउन साथ दिने रासलाई विशेष धन्यवाद हुँदै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट उजेल पर्छु नमस्कार गोलगाको त्यसैलो जातारो धीरे मैला उछार मैना भताजो गालको त्यसैलो दे धीरे मैला उछार तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ट जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो एक बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे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 शिखर हार्डवेयर छ नि त्यही जाऊ तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जय होस्